साथ छोडी हिँडेमा तिमीलाई देखेर आकाश त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा तिमीलाई देखेर आकाश त्यही छोडी हिँडेमा सकेको थियो बाटो सुनसान भइसकेको थियो जुन बेलाएर गइसकेको थियो जुन बेलाएर गइसकेको थियो बिस्तारै हिँडेको कोही साथमा तिमलाई देखेर पाइला त्यही छोडी हिँडेमा नहीं छोडी हिँडेमा नहीं छोडी हिँडेमा तिमीलाई देखेर आँखा त्यही छोडी हिँडे तिमलाई देखेर मुटु त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडेमा तिमलाई देखेर आँखा त्यही छोडी हिँडेमा तिमलाई देखेर आँखा त्यही छोडी हिँडेमा त्यही छोडी हिँडे ధేడేమా